तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगा हर्च र यो हो कार्यक्रम लोक आगन हार्दिक हार्दिक स्वागत अभिवादन गर्न चाहन्छु कार्यक्रम लोगागनको पर्खाइमा बस्नुभएका तपाईँ सबै सबैजनालाई भेट्नको निम्ति आज पनि उपस्थित भइसकेका छौं दर्पण पारीका मित्र राजसँगै मसु तपाईँकै मित्र दिपेन्द्र सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार थुप्लो पाँच हट सँगसँगै तपाईँले हामीलाई इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot एनपीबाट पनि विश्वभर एकै साथ सुनेर साथ दिइराख्नु भएको छ कार्यक्रम लोगागनको यो आज पनि तपाईँ आउन चाहनुहुन्छ भने दुईवटा फोन लाइनहरू बिल्कुल हामीले खुल्ला गरिसकेका छौँ शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस अनि पाँच त्रिसठी तिन सय तेत्तिसको बाटो भएर तपाईँ आउनुहोला यो बाटो भएर तपाईँ आउनुभयो भने कार्यक्रम लोगागनको बसाइसम्म आइपुग्नुहुनेछ र आज पनि हामी तपाईँकै गीत तपाईँकै लय तपाईँकै शब्दहरू सुन्नको निम्ति उपस्थित भइसकेका छौँ आउनुहोला तपाईँ आउँदै गर्नुहोस् कार्यक्रमलाई लिएर हामी आउने गर्छौँ हरेक साताको शनिबार बेलुकी चार बजेपछि करिब करिब पाँच बजेसम्म रहन्छौँ व्यवसायमा व्यवसायमा रहेर हामी तपाईँकै सो तपाईँकै शब्दहरूलाई सुन्ने गर्छौँ हाम्रै गाउँ हाम्रै पाखा पखेरामा जुन भाकाहरू हामी गाउने गर्छौँ ती भाकाहरूलाई टपक्क टिप्छौँ अनि व्यवसायमा आएर गाउँछौँ विशुद्ध लोक भाकाको व्यवसाय हो र तपाईँ आउन चाहनुहुन्छ भने फटाफट फोन गरेर आउन सक्नुहुनेछ शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस अनि पाँच त्रिसठी तिन सय तेत्तिसको बाटो भएर र हामी कार्यक्रम लोगागनको व्यवसायमा रहेर तपाईँकै गीतहरू सुन्छौँ तपाईँकै शब्दहरू सुन्ने गर्छौँ र कार्यक्रममा आएर राम्रोसँग गुनगुनाउनुहुने मध्येबाट हामी एकजनालाई विजेता पनि बनाउनेछौँ विजेताले पाउनुहुनेछ अर्को साता यस स्टुडियोमा आएर प्रत्यक्ष रूपमा गायन गर्नु पाउने मौका त्यो मौका हामी तपाईँलाई उपलब्ध गराउनेछौँ गत हप्ताका विजेता मित्र दिनेश सेपाङ हुनुहुन्थ्यो सिद्धिका उहाँ हामीसँगै उपस्थित हुनुभएको छ र सुरुवातमै म उहाँको परिचय अनि सँगसँगै उहाँको गीततर्फ लाग्छु यो समयमा उहाँलाई स्वागत गर्छु सुरुवातमा म दिनेशजी हजुर स्वागत छ तपाईँलाई के छ नयाँ नौलो खबर सुनाउनुहोस् सबै ठिक छ सबै ठिकै छ है हजुर अनि सिद्धितिर खबर के छ सिद्धितिर सबै ठिक छ सबै ठिकै छ अनि कोदो रोपेर भ्याइयो सिद्धितिर भ्याइसक्यो भ्याइसक्यो है धान रोपेर पनि भ्यायो पक्कै पनि हजुर हजुर सबै कुरो भ्याइसक्नु भएको छ हजुर र यो लोकसङ्गीत कतिको मनपर्छ तपाईँलाई लोकगीत गाउन चाहिँ कतिको मनपर्छ मलाई एकदम मनपर्छ एकदमै मनपर्छ है गत हप्ता कुन भाका गाउनु भएको थियो यो स्टुडियोसम्म आउनको लागि विजेता भन्नु गत हप्ता चाहिँ मरिलाई तिर फुल रसेको भन्ने भाका त्यो भाका गाउनु भएको थियो हजुर आज सुरुवातमा कुन भाका गाउनुहुन्छ म सुरुवातमा त्यही गर्न चाहन्छु गत हप्ताकै भाका हजुर हुन्छ सुरु गरौँ है त हुन्छ सुरु गर्नुहोस् हे सम्झै बुझै गर्नु छ सानोलाई गर्नु छ सानोलाई माया फुलको अस्त के हुन्थ्यो रानोलाई मौरीलाई तिर फुल रसै शत्रु बैरी धेरै छन् मेरो त नसुन है कुरा कसैको निकै सुन्दर तरिकाले गाइराख्नु भएको छ यो स्टुडियोसम्म आइराख्दाखेरि यसरी गाइराख्दाखेरि कतिको डर चाहिँ फिल गर्नु भएको छ अहिले कतिको डर डरको अनुभव भएको छ तपाईँलाई अहिले डराउनु भएको छ है खासै डरको त कोही साथी आउनु भएको छ म उहाँलाई स्वागत गर्छु एकैछिनपछि तपाईँसँगको भलाकुसारले म जोड्ने छु कोही साथी हुनुहुन्छ फोन लाइनमा म उहाँलाई स्वागत गर्छु हजुर नमस्ते नमस्ते कहाँदेखिको बोल्नुभयो सिद्धिदेखि सुदीप चेपाङ सिद्धिदेखि सुदीप चेपाङ हजुर के खाल खबर एकदम ठिकै छ दाजु रुगा लागिरहेको नि हजुरहरू पनि हाम्रो ठिकै छ रुगा छ भन्नुभएको छ स्वास्थ्यको चाहिँ एकदमै ख्याल गर्नु है कार्यक्रममा आउनु भएको छ कुन भाका गाउनुहुन्छ आज आज जोबान फुल भयो भन्ने हुन्छ सुरु गरौँ है त हुन्छ सुरु गर्नुहोस् ए तालको छेउमा ल्याउ हो कि कुनै फुल ल्याउ हो कि कुनै फुल खान्थेर त हुन्छ कि ठुलो जो बान फुल भयो भमरालाई नलाउ माया कुनै नै फुल भयो भयो अमरालाई नलाउँदो शिर माया पुनै भुल भयो अमरालाई नलाउ हजुर निकै सुन्दर तरिकाले गाउनुभयो निकै खुसी लाग्यो हामीलाई है फेरि फेरि आउँदै गर्नुहोस् रेडियोसँग रहनुहोस् छुट्टिन्छौँ है त नमस्ते गीत चाहिँ आउनु भएको थियो सिद्धिबाट कोही साथी फेरि पनि आइसक्नु भएको हो आउनु भएको छैन आउने तर्खर गरिराख्नु भएको छ रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगाको बसाइमा हामी रहिराखेका छौँ लोगागन तपाईँले सुनिराख्नु भएको छ र कार्यक्रम लोगागनमा तपाईँ पनि गाउन चाहनुहुन्छ लोक भाका भनेपछि असाध्यै मनपर्छ तपाईँलाई भने फटाफट फोन गर्नुहोस् शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस अनि तेत्तिसको बाटो गएर फेरि कोही साथी हुनुहुन्छ उहाँलाई पनि स्वागत गर्छौँ हजुर नमस्ते नमस्ते बोल्नु हजुर म कुमार प्याकुरेल कुमार प्याकुरेल काभ्रेबाट काभ्रेबाट भन्नुभयो है के गर्नुहुन्छ हाम्रो कुमारजीले बसी बसाई बसी गर्नुहुन्छ बसी बसाउ अब के गर्नुहुन्छ बेलामा आफ्नो व्यापार गर्ने व्यापार छ तपाईँको है कार्यक्रममा आउनु भएको छ कुन भाका गाउनुहुन्छ आज कुन भाका गाउनुहुन्छ लगीको बसाइ हो लोक भाग कुन चाहिँ मनपर्छ त्यो चाहिँ गाउनुपर्छ फेरि कार्यक्रममा आएपछि कुन भाका गाउनुहुन्छ हुन्छ एकदमै सुरु गर्नुहोस् कुमारजी हजुर सुरु गरौँ को डाली नुङ्ने बेला भो यति नै होला कुमारजी सहभागिताको लागि धेरै धेरै धन्यवाद छ खुसी लाग्यो भेटघाट भयो चुटिन्छौँ है त नमस्ते कुमार फ्याखुरेल काभ्रेदेखि आउनु भएको थियो गाउनु भएन अलिकति उहाँलाई लोकगीतको अनुभव भएन कि जस्तो लाग्यो मलाई कोही साथी फेरि हुनुहुन्छ हजुर नमस्ते साथी को बोल्नुभयो शर्मिलाजीको हल्का खबर के छ एकदम मेरो पनि ठिकठाक छ अनि खाजा खानुभयो शर्मिलाजीले एकदम मैले पनि खाइसकेँ आज चाहिँ है पानी कतिको पर्यो आज काउलेतिर हल्का मात्रै पर्यो है कार्यक्रममा आउनु भएको छ कुन भाका गाउने आज फुल राम्रो गुलाबको काँडा भयो नि सुरु गरौँ है त हुन्छ सुरु गर्नुहोस् मुटुमा बिचोडको घाउ थियो त्यही मुटुमा मायाको नाम थियो ठुलो राम्रो गुलाबको काँडा नि ठुलो राम्रो गुलाबको काँडा भयो के सुन्दर तरिकाले गाउनुभयो शर्मिलाजी खुसी लाग्यो फेरि फेरि आउँदै गर्नुहोस् छुट्टिन्छौँ है त नमस्ते शर्मिला गुरुङ काउलेबाट आउनु भएको थियो निकै सुन्दर तरिकाले गाउँदै हुनुहुन्थ्यो तपाईँ पनि यसरी नै गाउन चाहनुहुन्छ भने फटाफट फोन गर्नुहोस् शून्य सपना पाँच त्रिसठी तिन सय बत्तिस अनि तेत्तिसको बाटो भएर गत हप्ताका विजेता मित्र दिनेश सेपाङजी पनि हामी सँगै हुनुहुन्छ उहाँले पनि गाइराख्नु भएको छ तपाईँ सँगसँगै कोही साथी फेरि हुनुहुन्छ उहाँलाई पनि स्वागत गर्छु हजुर नमस्ते हेलो नमस्ते नमस्कार हजुर कहाँदेखि बोल्नुभयो वीरेन्द्रनगरबाट तपाईँको शुभ नाम राजेन्द्र गिरी राजेन्द्र गिरी के गर्नुहुन्छ हाम्रो राजेन्द्रजीले अब यसै घरतिरै घरतिरै हो है हजुर कुन भाका गाउनुहुन्छ आज गाउनु त गाइन्न थोरै भए पनि गाउनुपर्छ फेरि कार्यक्रम आएपछि हो र एकदमै के गर्ने होला छुट्टिन्छ है त उसो भए हुन्छ नमस्ते राजेन्द्र गिरी आउनुभएको थियो वीरेन्द्रनगरबाट हामी विशुद्ध लोक भाकाहरू गाउने बसाइ हो यदि तपाईँ गाउन चाहनुहुन्न गाउन सक्नुहुन्न भने चाहिँ फोन नगर्नुहोस् अरू साथीहरूलाई पालो दिनुहोस् कोही साथी हुनुहुन्छ हुनुहुन्न फोन फोनको घन्टी चाहिँ टुट टुट बसिसकेको छ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस अनि पाँच त्रिसठी तिन सय तेत्तिसको बाटो भएर तपाईँ आउन सक्नुहुनेछ बोलिराख्ने आवाज तपाईँको आफ्नै मान्छे म दिपेन्द्रको हो र प्रविधिमा रहनु मलाई साथ मिलिराखेको छ राजको र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस अनि पाँच त्रिसठी तिन सय तेत्तिसको बाटो भएर तपाईँ आउन सक्नुहुनेछ कार्यक्रममा आएर राम्रोसँग गुनगुनाउनुहुने मध्येबाट हामी एकजनालाई विजेता पनि बनाउनेछौँ विजेताले अर्को साता यसै स्टुडियोमा आएर प्रत्यक्ष रूपमा गायन गर्नु पाउने मौका हामी तपाईँले उपलब्ध गराउनेछौँ कोही साथी फेरि हुनुहुन्छ हजुर नमस्ते बोल्नुभयो बकुलरबाट दुर्गा पौडेल धेरै दिनपछि आउनुभयो हाम्रो दुर्गाजी कता हराउनु भएको थियो पढाइतिर अनि एक्जाम दिँदै हुनुहुन्थ्यो होला पक्कै पनि है ए थर्ड इयर भएर बस्नु भएको छ कार्यक्रम आउनु भएको छ कुन भाका गाउनुहुन्छ आज हाम्रो दुर्गाजीले एकदमै सुरु गर्नुहोस् ए पाइन सानो म तिम्री भन्नलाई म तिम्री भन्नलाई हाते थोके तिम्रै हो भन्नलाई तर मैले सानो जी निकै सुन्दर तरिकाले गाउने कोसिस गर्नुभयो धेरै धेरै धन्यवाद छ छुट्टिन्छौँ है त नमस्ते दुर्गा पौडेल आउनु भएको थियो बकुलरबाट कोही साथी फेरि हुनुहुन्छ क्या अरे होइन राज कोही साथी हुनुहुन्छ हजुर नमस्ते नमस्कार हजुर साथी आउनु भएको छ बोलिराख्नु भएको छैन मेरो आवाज नसुनि हो कि जस्तो लाग्यो हजुर नमस्ते नमस्ते साथी आउनु भएको छ बोलिराख्नु भएको छैन शून्य सपन्न पाँच त्रिसठी तिन सय बत्तिस अनि पाँच त्रिसठी तिन सय तेत्तिसको बाटो भएर तपाईँ आउन सक्नुहुनेछ र हामी कार्यक्रम लोकागानको व्यवसायमा रहिराखेका छौँ फोन गर्नुहोस् शून्य सपन्न पाँच त्रिसठी तिन सय बत्तिस अनि पाँच त्रिसठी तिन सय तेत्तिस चार बजेर पैँतिस मिनट गइसकेको अवस्था कोही साथी हुनुहुन्छ राज आउनु भएको छैन आउने तर्खर गरिराख्नु भएको छ दिनेश चेपाङ हुनुहुन्छ गत हप्ताका विजेता मित्र हामीसँगै उहाँको गीतलाई हामी एकैछिनपछि सुन्नेछौँ फेरि कोही साथी आउनु भएको छ म उहाँलाई स्वागत गर्नेतर्फ लागिराखेको छु र कार्यक्रम लोगागनको व्यवसायसम्म आएर गुनगुनाइसकेपछि एकजनालाई हामी विजेता बनाउने गर्छौँ राम्रोसँग गाउनुहरू गाउने साथीहरूमध्येबाट कोही साथी हुनुहुन्छ हजुर नमस्ते नमस्ते बोल्नुभयो आशा गुरुङ काउले एकबाट आशा गुरुङ काउले एकबाट के छ आशाजीको हालखबर सबै ठिकै छ कुन भाका गाउनुहुन्छ आज आँखामा बस्या भए बगाउने थिए आँसुले होइन सुरु गरौँ है त किन मर्नै पर्छ सम्बन्ध आशा गुरुङ कवलीबाट आउनु भएको थियो बिचमै झुक्किनु भयो अलिकति कोही साथी हुनुहुन्छ फेरि पनि हजुर नमस्ते नमस्कार हजुर कहाँदेखिको बोल्नुभयो सौरा चोकको दिपक सुनवार तपाईँ सौरा चोकमै हुनुहुन्छ अहिले पनि बाहिर हुनुहुन्छ है काम कस्तो चल्दैछ कामहरू कस्तो हुँदैछ ठिकै छ है कुन भाका गाउनुहुन्छ आज एकदमै हुन्छ हुन्छ सुरु गर्नुहोस् एक्लै भए साँझ घर फर्किँदा तिमीले तिमीले दिएको चिनोहरू आयो निकै सुन्दर तरिकाले गाउनुभयो खुसी लाग्यो रेडियो सँगै रहनुहोस् छुट्टिन्छ है त नमस्ते दिपक सुनवार सौरा चोकबाट आउनु भएको थियो कोही साथी फेरि हुनुहुन्छ हजुर नमस्ते नमस्कार को बोल्नुभयो भण्डाराबाट अन्जु लामा मनहारा अन्जु लामा भन्नुभयो है हजुर के गर्नुहुन्छ हाम्रो अन्जुजीले यत्तिकै बसी बसायो हो है कुन भाका गाउनुहुन्छ आज आज ओकाली र ओराली ओकाली ओराली धाको भन्ने गीत हो ओकाली र ओराली सुरु गरौँ है त खान हालीतिर ती छायाको भवे महल बनाउला मायाको मायालुले मलाई त धुलो पानी र अन्जुजी हजुर निकै सुन्दर तरिकाले गाउने कोसिस गर्नुभयो अझै कोसिस गरेर अगाडि बढ्नुहोस् अवश्य पनि तपाईँ सफल हुनुहुनेछ छुट्टिन्छ है त नमस्ते अन्जु लामा आउनुभएको थियो मनोहरबाट अब भने कोही साथी अन्तर्खेर गर्नुभएको हो र राज आउनुभएको छैन आउँदै गर्नु शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस अनि पाँच त्रिसठी तिन सय तेत्तिसको बाटो भएर र गत हप्ताको विजेता मित्र दिनेश चेपाङजी पनि हामी सँगै हुनुहुन्छ र उहाँसँगको भलाकुसारीलाई यो समयमा म अगाडि जोड्छु भन्दै थिएँ एउटा गीत सुन्नुपर्छ कि भनिराख्नु भएको छ राजले एकैछिनपछि सुनाउला राज हामी त्यो गीत होइन अहिले चाहिँ हामी दिनेश साथीको गीत सुन्छौँ हामी दिनेश भाइको दिनेश कुन भाका गाउने अब अब चाहिँ जहिले नै तिमीलाई नै सम्झिरहनु पर्ने जहिले नै तिमीलाई नै सम्झिरहनु पर्ने हजुर सुरु गरौँ हे मेरे मेरे मासी रे चल्छ तिम्रै जलको आउँछ र मन जल्छ जहिले नि तिमीलाई नै सम्झिरहन पर्ने घमले नि फुल दियो झुले नि जाडो मैले चाहिँ तिमीलाई माया गर्ने निकै सुन्दर तरिकाले गाउनुभयो दिनेश भाइ होइन यहाँसम्म आइदिनु पऱ्यो धेरै धेरै धन्यवाद छ र अन्तमा रेडियो सुनेर बस्नु भएको जति पनि साथीहरू छ उहाँलाई चाहिँ के भन्न चाहनुहुन्छ तपाईँ उहाँहरूलाई म जस्तै उनीहरू पनि आएर गाउन सकोस् उनीहरू नै यसरी नै आफ्नो कला प्रतिभा लुकाएर नराखोस् आएर यहीँसम्म गाउन सक्नुहुन्छ तपाईँहरूलाई पनि भन्न चाहनुहुन्छ हुन्छ यहाँसम्म आइदिनु भयो धेरै धेरै धन्यवाद छुट्टिन्छौँ है त नमस्ते दिनेश सेपाङ हुनुहुन्थ्यो गत हप्ताका मित्र सिद्धिका हुनुहुन्थ्यो उहाँसँग हामी छुटिसकेका छौँ अब भने हामी कार्यक्रमको अन्त अन्ततिर आइसकेका छौँ चार बजेर चौवालिस मिनट गइसकेको छ आज जम्मा जम्मी आठजना साथीहरूको सहभागिता रहेको थियो सुदीप सेपाङ सिद्धिबाट कुमार प्याकुरेल आउनु भएको थियो काभ्रेबाट उहाँले गाउनु भएन शर्मिला गुरुङ आउनु भएको थियो काउलेबाट राजेन्द्र गिरी वीरेन्द्रनगरबाट दुर्गा पौडेल बकुरलबाट आशा गुरुङ आउनुभएको थियो कौलेबाट दीपक सुनवार सौराचोकबाट अन्जु लामा आउनुभएको थियो अन्तमा मनोहरबाट यो आठजना साथीहरू मध्येबाट एकजनालाई हामी विजेता बनाउनेछौँ गोला प्रथाद्वारा एकैछिन गोला बनाउनेतर्फ राजलाई मैले आग्रह गरेको छु राजले गोला बनाउँदै हुनुहुन्छ एकैछिन हामी गोला प्रथाबाट नामावली लिएर उपस्थित हुनेछौँ एकैछिन यो मिठो गीत सुन्छौँ कार्यक्रम सँगै रहनुहोला आहाका सँगसँगै अब भने हामी विदा हुने तर्खर गरिराखेका छौँ समयमा आइपुगिसकेका छौँ आज जम्मा जम्मै आठजना साथीहरूको सहभागिता रहेको थियो सुदीप चेपाङ बगाउनु भएको थियो सिद्धिबाट कुमार प्याकुरेल काभ्रेबाट शर्मिला गुरुङ काउलेबाट राजेन्द्र गिरी आउनुभएको थियो वीरेन्द्रनगरबाट दुर्गा पौडेल बकुलरबाट आशा गुरुङ काउलेबाट दीपक सुनोर आउनुभएको थियो सहराचोकबाट र अन्तमा अन्जु लामा आउनुभएको थियो मनहराबाट आठजना साथीहरू मध्येबाट एकजनालाई हामी विजेता बनाएका छौँ आजको विजेता बन्न सफल हुनुभएको छ कौलेबाट भएको थियो शर्मिला गुरुङ तपाईँले निकै सुन्दर तरिकाले गाउनु भएको थियो कार्यक्रम सुरुदेखि नै तपाईँले भएको भए तपाईँले अनुमान पनि लगाउनु भएको थियो होला राजुको विजेता बन्न सफल शर्मिला गुरुङजीलाई पुनः एकपटक धेरै धेरै धन्यवाद दिन चाहन्छु र अर्को साथै यसी स्टुडियोमा आउनको निम्ति आग्रह गर्छु साढे तिन बजीभित्रमा चाहिँ आइपुग्नु होला रेडियो अर्पणको कार्यालयमा र तपाईँले जित्नु भएको छ अर्को साथै यसै स्टुडियोमा आएर गाउने मौका त्यो मौकालाई नगुमाउनु भन्दै यतिन्जेल सुनेर साथ दिनुभयो तपाईँ सबै सबैलाई धेरै धेरै धेरै धन्यवाद फोन लाइनमा आउनुहुने सबै साथीहरूलाई धेरै धेरै धन्यवाद दिन्छु र सम्झिएर मिसकल गर्नुभयो तपाईँलाई पनि धेरै धेरै धन्यवाद र सम्झनुभयो तर फोन लागेन आज नरिसाउनुहोस् अर्को साथ अवश्य पनि तपाईँको फोन लाग्नेछ यतिन्जेल सुनेर साथ दिनुभयो रेडियोमा इन्टरनेटमा पुनः तपाईँलाई एकपटक धेरै धेरै धन्यवाद दिँदै म तपाईँकै लोकभाकाको मित्र दिपेन्द्र पनि छुट्टिन्छु हस्त नमस्कार हिजो भन्दा झन् आज आज भन्दा झन् भोलि सानो तिमीलाई मैले मन पराउँदै गए हिजो भन्दा झन् आज आज भन्दा झन् भोलि सानो तिमीलाई मैले मन पराउँदै गए टिभीएस कम्पनीका बाइक तथा स्कुटरहरू अब तपाईँकी सहर सौरा चोक better power better mileage better engine better braking र बेटर राउन्ड पावरको लागि सम्झनुहोस् 2011 मा स्कुटर अफ द इयरबाट सम्मानित मेटल बडी भएको 110 सिसी को वेगो स्कुटर टिभीएस कम्पनीको रेसिङ टिमले बनाएको अरू बाइक भन्दा एक्स्ट्रा पिकअप र आकर्षक लुक्स भएको double disc bike Apache RTR one eighty CC 2009-2010 Bike of the Year Award प्राप्त Apache RTR 160cc साथमा Star City 110cc र स्कुटी Pep Plus पनि सम्पर्क चितुवन टाढी अटोलिङ प्रणाली टिभीएस अर्थराइज डिलर रत्नगर एक सौ र हाचोक टाढी चितुवन फोन नम्बर शून्य छपन्न पाँच बैसठी शून्य तेह्र पहिलो पटक ड्राइभिङ अवार्ड प्राप्त टिभीएस बाइक बाइकको यात्राको भरपर्दो साथी SLC plus two bachelor master pass विद्यार्थीहरूको लागि छात्रवृत्ति कोटामा जापान जाने सुवर्ण अवसर नेपाल सरकारबाट मान्यता प्राप्त तथा जापानिजहरूको निगरानीमा सञ्चालित जापान पठाउने नेपालकै उत्कृष्ट कलेजबाट रु पाँच लाखसम्म छुट प्राप्त गरी जापानको विभिन्न सहरहरू Tokyo Nagoya Osaka Sendai Okinawa तथा फुकुओका जाने आफ्नो सपना पूरा गर्नुहोस् हाम्रा विशेषताहरू विद्यार्थीको लेभल टेस्ट गरी रु पाँच लाखसम्म छात्रवृत्ति प्रदान गरिने साथै धेरै विद्यार्थीहरूलाई जापान पठाउन सफल भएको एक मात्र कलेज म्याच जेएलपिटी टप जे जेटेस्टका तयारी कक्षाहरू सेवाहरू ग्यारेन्टीका साथ सञ्चालन ग्याप भएका तथा चालिस वर्ष पुगेका विद्यार्थीहरूको लागि पनि प्रोसेसिङ गरिने अडियो भिजुअल कक्षा तथा जापानिज कल्चर सम्बन्धी जानकारी पनि दिइने जापानका स्कुल कलेज तथा विश्वविद्यालयहरूसँग डाइरेक्ट सम्बन्ध भएको कलेज जापानमा आफ्नै सम्पर्क कार्यालय भएको तथा जब सपोर्टको लागि पनि सुविधा भएको जापानिज तथा दस वर्ष जापान आफ्नो अध्ययन पूरा गरेका सिन्सयहरूद्वारा कक्षा सञ्चालित कमजोर तथा रिजेक्टेड विद्यार्थीहरूको पनि प्रोसेसिङ ट्रेनिङ गरिने सम्पर्क central college of vocational training private limited Kathmandu branch office सही चोक नारायण घाट चितवन फोन शून्य छपन्न पाँच बहत्तर दुई सय साठी मोबाइल अन्ठानब्बे पाँच पचास त्रिसठी नौ सय तिरासी सौराहा चोक पाँच त्रिसठी तिन सय पैँसठी पर्सा पाँच त्रियासी सात सय नब्बे कावासुती थाना चोक शून्य अठहत्तर पाँच चालिस शून्य छयासी सुनोवल अन्ठानब्बे चार पचास अस्सी आठ सय सतासी के तपाईँ घर तथा अफिस निर्माण गर्दै हुनुहुन्छ यदि गर्दै हुनुहुन्छ भने तपाईँको घर तथा अफिसलाई आवश्यक पर्ने विभिन्न साइज तथा मोडलका झ्याल ढोका साथै बैङ्क तथा अफिसका लागि चाहिने पार्टेसन फ्लोर स्प्रिङ तयार गर्नु परेमा रत्नगर कि पहिलो आल्मुनियम उद्योग ओम आल्मुनियम उद्योगलाई सधैँ सम्झनुहोस् आल्मुनियमका विशेषताहरू काठभन्दा सस्तो रङरोगन गर्न नपर्ने सफा गर्न सजिलो घाम पानीले नखाने खिया नलाग्ने नपसाङ्गिने हेर्दा आकर्षक देखिने सम्पर्क ओम आल्मुनियम उद्योग रत्नगर चार शीतल फोन शून्य छप्पन्न पाँच बैसठी आठ सय नौ मोबाइल अन्ठानब्बे पाँच पचास बैसठी आठ सय छत्तिस प्रोपाइटर ओम सापकोटा वर्षाको लागि सम्पर्क न्यू मनोकामना छापाखाना फोन शून्य छप्पन्न पाँच बयासी एक सय पन्चानब्बे आल्मोनियमको झ्यालडोका प्रयोग गरौँ वातावरण संरक्षणमा सहयोग पुऱ्याउ किन हो मामा हेरेको हेरे हुनुभयो त यही त भन्छ बाबु आकर्षक पाटेसन हेरौँ हेरो लाग्ने सिलिङ रङ रोगन पनि उस्तै राम्रो घर यति पनि राम्रो बन्छ भनेर मैले सपनामा पनि सोचेको थिइनँ मैले पनि कहाँ सोचेको थिएँ र मामा तर कतार डेकोरेसनको सेवा नै भर पर्दो र स्तरीय रहेछ नि हामी कहाँ आधुनिक डिजाइनका जिप्सन बोर्ड सिलिङ वाल कुटिङ कर्निस बुट्टा तथा पार्टिसनका सामान पाइनुका साथै वारेन्टीका साथ सम्पूर्ण घर रङ रोगन गरिन्छ सम्पर्क कतार डेकोरेसन रत्नगर एक पुरानो ज्योतिहल मार्ग बकुलर चितवन प्रोपाइटर इनाद करिमिया मोबाइल अन्ठानब्बे एक बाह्र दस नौ सय नौ विकास गुरुङ मोबाइल अन्ठानब्बे चार एकाउन्न तिहत्तर दुई सय तेह्र कुलप्रसाद सापकोटा मोबाइल अन्ठानब्बे चार एकाउन्न साठी दुई सय तिरासी रत्नगर चितवन टाढी हंस मनोरञ्जन केन्द्र सबै तनाउ छाडी हंस मनोरञ्जन केन्द्रमा एकै पटक तिन सय जनासम्म स्विमिङ गर्न सकिने दुईवटा स्विमिङ पुलको व्यवस्था महिला तथा ग्रुपमा आउनेहरूका लागि छुट्टै स्विमिङ पुलको व्यवस्था बेबी स्विमिङ पुल लकर सुविधा स्विमिङ गर्दै खान सकिने व्यवस्था विवाह व्रत बन्द बर्थडे पार्टी मिटिङ तथा दुई हजार जना अट्न सक्ने क्षमता सहितको कन्फरेन्स हल तथा स्विमिङ पुल क्षेत्रको सुविधा विशेष साङ्गीतिक कार्यक्रमको लागि क्लोज र ओपन स्टेजको व्यवस्था कैलाश पर्वत कलात्मक ढुङ्गे धारा children park musical shower dance restaurant साथमा पर्याप्त पार्किङको सुविधा चितवन घुम्न आएका पर्यटकहरूलाई लन्च या डिनर सहितको विशेष प्याकेज आजको आधुनिक युगमा सबैले स्विमिङ जान्नै पर्दछ भन्ने मान्यता राख्दै स्विमिङ टेनिकको व्यवस्था होटल गङ्गोत्री हाइवेमा आरामदायी लजिङको व्यवस्था साथै तीन महिनादेखि एक वर्षसम्म सदस्यता लिएकाहरूलाई स्विमिङ एवं रेस्टुरेन्टमा पन्ध्र प्रतिशत छुटको व्यवस्था सम्पर्क हम्स मनोरञ्जन केन्द्र रत्नगर टाढी फोन शून्य पाँच एकसठी पाँच सय अडतिस मोबाइल अन्ठानब्बे पाँच पचास छैसठी शून्य चालिस र अन्ठानब्बे शून्य उन्तिस website W W W dot HMK parlour सेवा फेन्सी आइटम तथा कस्मेटिक सामग्रीहरूका लागि एक मात्र विकल्प Sneha beauty parlour cosmetic and fancy store हामी कहाँ पार्लर सम्बन्धी चाया र फोर फोरको उपचार पार्लर सम्बन्धी सम्पूर्ण काम गरिनुका साथै सुपथ मूल्यमा ट्रेनिङ दिइन्छ फेन्सी सम्बन्धी सम्पूर्ण लेडीज आइटमहरू तथा इन्डोनेसिया र चाइनाबाट आयात गरिएका फेन्सी आइटम उपलब्ध छ कस्मेटिक सम्बन्धी सुन होइन सुन भन्दा कम छैनका ग्यारेन्टीवाला सुनका सम्पूर्ण आइटम तथा सम्पूर्ण कस्मेटिक सामग्री सुपथ मूल्यमा पाइन्छ सम्पर्क Sneha